दोस्रो संविधान सभाको चुनाव आउन चार दिन मात्र बाँकी रहँदा मतदाता शिक्षा भनेको के हो भनेर कतिपय मतदाताहरूलाई अहिले पनि थाहा छैन मतको महत्व र मतदान गर्ने शैलीका बारेमा मतदातालाई शिक्षा दिन निर्वाचन कार्यालयले जिल्लाभर कर्मचारी खटाए पनि जानकारी नभएका मतदाताहरू धेरै भेटिन्छन् भोट खसाल्ने दिन नजिकै आएको र आफूलाई ज्ञान नभएकोले भोट कसरी खसाल्ने भन्नेमा धेरैको चिन्ताको विषय बनेको छ अहिलेसम्म भोट कसरी खसाल्ने खसाल्ने भनेर कोही पनि सिकाउन नआएको र अरूले जसरी खसाल्छ म पनि त्यसरी नै खसाल्छु हिमा गौतमले बताउनु भयो त्यो कुरा थाहा छैन कोही पनि आएको छैन सिकाउन आएको छैन मैले थाहा छैन मलाई थाहा नभएको कुरा थाहा भयो भनेर भयो नानी खसालौँला नि भेट्छ कसरी भन अब जसरी अरूले जसरी भन्छ नि सोधिदिनु त होला नि भेट्छ चितुवनमा अहिले मतदाता शिक्षाका लागि दुई सय चार जना स्वयंसेवक कर्मचारी खटिएका छन् निर्वाचन आयोगले तलब नै दिएर मतदाता शिक्षाका लागि खटाए पनि अहिले अहिलेसम्म सर्वसाधारण जनताको घर दैलोसम्म पुग्न नसकेको मतदाताहरूले गुनासो गरेका छन् एक डेढ महिनादेखि नै कर्मचारीहरू खटिए पनि मतदाता शिक्षाको बारेमा अहिलेसम्म मतदाताहरूले बुझ्न नसकेको सरु वास्तोलाको भनाइबाट प्रष्ट हुन्छ मेरो विचारमा चाहिँ मतदान शिक्षा भन्नाले एउटा कुनै पनि दक्ष नागरिकलाई यो देश विकास गर्नको लागि चुनिने मान्छेलाई नै मतदान शिक्षा भनिन्छ होला भोट कसरी खसाल्ने भन्नाले अब जुन पार्टीलाई दिइन्छ त्यो पार्टीमा पार्टीमा एउटा चिन्ह लगाइन्छ त्यो चिन्हलाई अर्को पार्टीकोमा नटासियोस् र न दायाँ बायाँ नहोस् भनिकन उल्टो मार्फतबाट फर्काएर फेरि दोबारेर फर्काउनुलाई नै फर्काएर गरिन्छ दुई नगरपालिका र छत्तिस गाविस रहेको चितवनमा पाँचवटा निर्वाचन क्षेत्र छन् मतदाता शिक्षा जुन लक्षित वर्गसम्म पुग्नु पर्ने हो पुग्न नसकेको अवस्था छ मतदाता शिक्षाका लागि सञ्चालित कार्यक्रमहरू प्रभावकारी नहुँदा समस्या देखिएको हो मतदाता शिक्षाका लागि निर्वाचन आयोगका साथै विभिन्न गैर सरकारी संस्थाहरूले समेत कार्यक्रम सञ्चालन गरिरहेका छन् मतदाता शिक्षाका लागि कर्मचारीहरू खटिरहेकाले मतदानमा भने समस्या नहुने जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालको भनाइ छ खटाएको हो होइन भएको छ र सुरु भएन भने पनि अब त्यो हामी चाहिँ उहाँलाई फेरि फलोअप गरेर तत्कालै पठाउने कोसिस मतदाता शिक्षाको बारेमा राम्रो ज्ञान नहुँदा दुई हजार चौसठीको संविधान सभाको निर्वाचनमा चितवनमा खसेको तीन लाख बयासी हजार मत मध्ये तीन प्रतिशत बदर भएको थियो यो वर्ष पनि भोट हाल्न नजान्नेले बदर गराउन सक्छन् दुई लाख त्रिहत्तर हजार आठ सय तीन मतदाताका लागि तीन हजार अठहत्तर मतदान केन्द्र पनि तय गरी निर्वाचन गराउन झण्डै तीन हजार कर्मचारी खटिएका छन् तर मतदातामै मतदान गर्ने कुरा अझै पनि जानकारी नभएको अवस्थामा मत संख्या बदर बढ्न सक्ने अनुमान धेरैले गर्न थालेका छन् चितवनको ग्रामीण क्षेत्र र पहाड़ी क्षेत्रमा बढी समस्या पाइन्छ तर निर्वाचनको दिन मतदाताहरू मतदान गर्न गइसकेपछि मतदान केन्द्रमा पनि थप मतदानका बारेमा सिकाइने फेरि पनि निर्वाचन आयोग चितवनका प्रमुख हरि ढकाल निर्वाचन आयोगले गर्ने कार्यक्रम नै हो होइन हाम्रो पाटाबाट हामी गरिरहेछौँ त्यसरी तपाईँले हामी के अनुरोध गर्न चाहन्छौँ भने जब पोलिङ मतदान गरेर गइसकेपछि चाहिँ के के गर्नुपर्छ भने जस्तै मत दिइसकेपछि मतदान अघि त्यो सही गरेको छ कि छैन त्यो एउटा हेर्नु पर्यो अनि सही गरेको रहन्छ भने खोइ सही गराउनु पर्यो एउटा पाटो थियो अनि एउटा भन्दा दुईवटा चिन्हमा छाप लाउनु भएन स्वस्तिक बाहेकहरू छाप लाउनु भएन तोकिएको भन्दा बाहिर छाप लाउनु पाएन यस्ता विभिन्न क्रियाकलापहरू हुन्छन् है ती क्रियाकलापहरू चाहिँ हाम्रो मदन शिक्षाले कार्यकर्ताले सिकाउँछन् त्यस्ता दृश्य पनि तपाईँको जस्तो कार्यक्रम भनेको तपाईँको एउटा सामूहिक प्रयासबाट मात्रै गर्नुपर्ने गर्दाखेरि प्रभावकारी हुन्छ जो जसले जाँदा जानेको छ र आफ्नो क्षेत्र जहाँ पर्छ त्यहीबाट सिकाउन सक्यो भने चाहिँ ठुलो चुनाव चिनार भएका कोठाभित्रै स्वस्तिक छाप हाने मात्रै आफूले हालेको मत सही हुन्छ नत्र दुई तीनवटा चिन्ह रहेको कोठामा मत परेमा वा चिन्ह भन्दा बाहिर परेमा मत बदर हुन्छ भन्ने कुरा सबै मतदाताहरूले बुझ्न जरुरी छ मतपत्रमा केरमेर वा सङ्केत दिए पनि मत बदर हुन्छ त्यसैले मतको मात्रा घटाउनका लागि जिल्ला निर्वाचन आयोग लगायत राजनीतिक दलका कार्यकर्ताहरूले पनि मतदाताका लागि मत हाल्ने शैली सबै मतदाताहरूलाई सिकाउन जरुरी छ